होइन आज कहाँ गएछ यो मनोज झन्मलाई आज छिट्टै कार्यक्रम चलाऊ भन्दै स्टुडियो जाम भन्ने मान्छे यत्रो बेर भइसक्यो आएकै होइन के भयो होला ओहो मिरा तिमी त आइपुगिसकेछौ त निकै बेर भयो क्या मलाई कुरेको अँ भर्खरै हो कि अब मैले ढिला गऱ्यो भनेर अस्ति कराएको होइन तिमीले अनि फेरि आज त तिमीले नै ढिला गरेको छौ कहाँ गएको थियौ नि तिमी होइन घर जानको लागि प्याकिङ गर्दा गर्दै ढिलो भयो भनेको ए साँच्ची त है तिमी पनि त यो आउन लागेको प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनावमा भोट हाल्नको लागि घर पो जाँदैछौ त है अनि त जानु पर्यो नि त कि तिमी मात्रै भोट हाल्न जाने सोच्दैछौ ल कस्तो कुरा गरेको के मैले त्यस्तो भनेको हो त जिस्केको हो के म पनि ए ए ए तर साँच्चै मनोज भन्दा भन्दै चुनावको पहिलो चरण पनि आइहाल्यो है अस्ति भर्खरै स्थानीय तहको चुनाव सकिएको जस्तो लाग्छ त्यही त भनेको अनि हामी जस्तै कति साथी चाहिँ घर गइसक्नु भयो होला र कतिजना साथी चाहिँ घर जाने तर्खर गर्दै हुनुहुन्छ होला है त्यही त भनेको र साथी म पनि पुरै रेडी छु है स्थानीय तहको चुनावमा जस्तै आफूलाई असल र सही लागेको उम्मेद्वारलाई भोट हाल्नको लागि हो नि त्यसैले साथी आफ्नो भोट हाल्ने अधिकारको राम्रो प्रयोग गरौँ किनभने हाम्रो गाउँठाउँको विकास गर्नको लागि राम्रो र असल उम्मेदवार छान्ने भनेको हामीले नै त हो नि होइन र पक्कै पनि हो नि त्यसैले नि साथी भोट हालौँ तर राम्रो र असल उम्मेद्वारलाई छानौँ जसले चाहिँ हाम्रो गाउँठाउँको विकासको लागि सही प्रतिबद्धता जनाउँछ होइन त मनोज पक्कै पनि हो नि अनि सँगै नि साथी सोध्नु भयो त भ्रष्टाचार निवारण ऐन दुई हजार उन्साठी अनुसार भ्रष्टाचार भन्नाले केलाई जनाउँछ कसले भन्छ म भन्छु रिश्वत अर्थात् घुस लिने दिने कामलाई जनाउँछ त्यो मात्र होइन सेवाग्राहीबाट निशुल्क वा कम मूल्यमा वस्तु वा सेवा लिने काम पनि भ्रष्टाचार हो नि त्यसो त सेवाग्राहीबाट दान दातव्य उपहार वा चन्दा लिने खराब नियतले कसैलाई गैर कानुनी लाभ वा हानि पुर्याउने काम गर्नु पनि त भ्रष्टाचार हो नि होइन लोकसेवा आयोगको जाँच दिने तयारी हुँदैछ कि के हो सबैजनाले निकै घोटेर पढ्दैछौ त त्यस्तो होइन रिमा नेपालको कानुनले कस्ता कस्ता कुरालाई भ्रष्टाचार भन्दो रहेछ भनेर बुझ्न खोज्या हो हामीले ए हो र किन नि तिमीलाई थाहा छैन र अब केही दिनमै प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ नि त हामीले जिताएर पठाउने जनप्रतिनिधिहरू कतै भ्रष्टाचारमा पो मुछिएका छन् कि अथवा भ्रष्टाचार सम्बन्धी विषयमा उनीहरूको धारणा के छ भनेर थाहा पाउन पहिला नेपालको कानुनले कस्ता कस्ता कुरालाई भ्रष्टाचार भनेको रहेछ भनेर थाहा पाउनु परेन त ए हो नि है यो त काम लाग्ने कुरा पो रहेछ मलाई पनि भन त अरू के कस्ता कुराहरू पर्दा रहेछन् भ्रष्टाचारभित्र ल सुन गैर कानुनी व्यापार व्यवसाय गर्ने नपाएको ओहदा अर्थात् पद पाएँ भन्ने सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने झुट्टा विवरण दिने गैर कानुनी दबाब दिने गलत प्रतिवेदन दिने सरकारी कागजात सच्याउने प्रश्न पत्रको गोपनीयता भङ्ग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्ने सरकारी वा सार्वजनिक सङ्घ संस्थाको कागजात नोक्सान गर्ने र भ्रष्टाचारको उद्योग गर्ने वा यस्ता काममा मतियार हुने जस्ता कामहरूलाई नेपालको कानुनले भ्रष्टाचार भनेर बुझाउँछ ओहो धेरै कुराहरू पो रहेछन् त है आउँदै गरेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तपाईँसँग भोट माग्न आउने उम्मेद्वारहरूले भ्रष्टाचार र त्योसँग सम्बन्धित विषयहरूमा आफूलाई कसरी प्रस्तुत गर्नुभएको छ के तपाईँले भयो त सोध्नु भयो त अभियानमा सहभागी हुन आफूसँग भोट माग्न आउने उम्मेद्वारहरूलाई तपाईँले सोधेको प्रश्नमा उहाँहरूको जवाब कस्तो थियो हामीलाई भन्नुहोस् त्यसका लागि तपाईँले पैसा नलाग्ने निशुल्क टेलिफोन नम्बर अन्ठानब्बे शून्य एघार बाइस चार सय पन्ध्र नम्बरमा मिस्ड कल गर्न सक्नुहुन्छ मिस्ड कल गर्नेहरूलाई यतैबाट फोन आउनेछ त्यस्तै तपाईँले सिएस टाइप गरी एउटा खाली ठाउँ छोडेर तिन सात एक सात एक नम्बरमा आफ्ना कुराहरू लेखेर पनि सहभागी हुन सक्नुहुनेछ प्रश्न सोधौँ जवाफ खोजौँ सोध्नु भए त अभियान ल त साथी हामीले त आफ्नो प्रतिनिधिलाई सोधिसक्यौँ र पहिलो चरणको चुनावको लागि रेडी पनि भइसक्यौँ त्यसैले तपाईँ पनि आजै अहिले नै सोधिहालौँ है त किनभने हामीले दिने भोटले हाम्रै गाउँठाउँको विकास हुने नहुने भन्ने कुराको निर्धारण पनि त गर्छ नि हो नि त्यसैले नि साथी आफ्नो गाउँठाउँको उम्मेद्वारलाई सोधौँ र सचेतौँ कि उनीहरू गाउँठाउँको विकासको लागि के प्रतिबद्धता जनाउँछन् कतै हामीलाई झुटो आश्वासन त दिइरहेका छैनन् भनेर त्यही त ल अब भने साथीलाई कार्यक्रममा फटाफट स्वागत गरिहालौँ फेरि मेरो त घर गएर प्याकिङ पनि अझै गर्नु बाँकी छ त्यही भएर ल ल मनोज बरु मनै सुरु गर्छु है त साथीलाई स्वागत गर्नको लागि ल ल ल भइहाल्छ नि साथी नमस्ते अनि धेरै धेरै स्वागत छ है तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ आठ सय पचपन्नौ भागमा र तपाईँलाई साथ दिन आइसकेकी छु म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा र तपाईँकै प्यारी साथी मिरा सँगसँगै म पनि छु है साथी म तपाईँकै बिन्दास अनि झ्याप्पको गोल पालेको साथी मनोज र मेरो तर्फबाट पनि कार्यक्रममा तपाईँलाई धेरैभन्दा धेरै धेरै स्वागत छ है साथी ल त साथी अब तपाईँ म अनि मनोज मिलेर सुनौ है त आजको सागर र प्रज्वलाको कथा hello hello Prajwala hello Sagar अँ भन त के भयो अँ आज म हेर न छोरीलाई लिन जानु नभ्याउने भयो कि तिमी जाउ न है आज अँ म छोरीलाई लिन जानु रे अँ ए मेरो अफिसमा कस्तो एकदम अर्जेन्ट मिटिङ पऱ्यो क्या त्यही भएर हो क्या प्लिज सागर जाउँ न ल झन् तिमीलाई बिहानै भनेको होइन प्रज्वला आज मेरो अफिसमा धेरै काम छ भनेर अब कसरी मिलाउनु ए सागर के त्यस्तो नभन न आज मैले यो मिटिङ छोड्नै मिल्दैन कि त्यही भएर पो भनेको त नि तिमीलाई अनि मेरो चाहिँ कसरी मिल्छ त हजुर सर हुन्छ म आइहाल्छु सागर प्लिज के मैले फोन राखेँ है अहिले जान्छु ल लभ यु बेबी प्लिज गर ल त्यति ल ए कस्तो खालको मान्छे होला मेरो चाहिँ कुरै सुन्दिनँ उसको काम मात्रै काम हाम्रो त केही मतलब छैन ल यहीँ चार बजिसक्यो कति बेला जाने होला त फेरि अफिसमा पनि के भन्ने होला त के भयो सागरजी तपाईँ त एक्लै बोल्दै हुनुहुन्छ त अँ होइन सर अनि के भयो तपाईँलाई तनावमा हुनुहुन्छ जस्तो छ त खासै त्यस्तो केही होइन सर म आज अलिक छिटै घर जानुपर्ने भयो त्यसैले घर छिटो जानु पर्यो अरे होइन के कुरा गर्नुभएको तपाईँले यतिका धेरै काम बाँकी छ यो कुरा त तपाईँलाई नि थाहा छ नि अनि तपाईँ यति छिटै जानुभयो भने त कसरी सकिन्छ त टाइममा अँ त्यो त हो सर बरु म यो काम भोलि बिहान छिट्टै आएर गर्छु नि तर आज चाहिँ मलाई छिटो जान दिनुहोस् न है म छोरीलाई स्कुलमा लिन जानुपर्नेछ नत्र त छोरी स्कुलमै हुन्छ बेलुकासम्म अब त्यस्तै हो भने त के भनौँ म जानुस् अनि तपाईँको म्याडम जानुहुन्न छोरीलाई लिनलाई अरू बेला प्रज्वला नै जान्छे तर आज उसको मिटिङ पऱ्यो अरे त्यही भएर म जान लागेको तर म त तपाईँसँगै देख्छु तपाईँकी छोरी बिहान पनि तपाईँ नै स्कुल पुऱ्याउनुहुन्छ अनि अबदेखि स्कुलबाट ल्याउने जिम्मा पनि तपाईँकै कि क्या हो होइन सर त्यस्तो त आज मात्रै हो जे होस् हाम्रो सागरजीलाई म्याडमले राम्रैसँग नियममा राख्नु भएको छ ल ल सागरजी जानुहोस् अहिले फेरि फोन आउला मन्त्रालयबाट हस् sir thank you so much sir Prajwala नानी ए प्रज्वला नानी हजुर आमा ए सागर बाबु पो हुनुहुँदो रहेछ अनि आफै पो भाँडा माझ्दै हुनुहुन्छ प्रज्वला नानी चाहिँ खै त अँ आमा आफै मार्दैछु प्रज्वला अफिसबाट आउँदैछ त्यही भएर भित्र आउनुहोस् न आमा किन बाहिर भएको होइन होइन ठिक छ अनि एउटा कुरा नि बाबु नानी त अचेल जहिले नै ढिला गर्नुहुन्छ किन हो अँ आमा उसको अफिस अलिक ढिलासम्म हुन्छ त्यही भएर हो खै बाबु के हो के हो म त केही बुझ्न सक्दिनँ अब बाबु पाँच बजे आउनुहुन्छ नानी सात बजेसम्म आउनुहुन्न कहिलेकाहीँ त्यस्तै त हो नि आमा कहिले मेरो ढिला हुन्छ कहिले उसको होइन हो बाबु आज मात्र हो र अचेल त धेरै ढिला आएको देख्छु म त दिउँसो घरमा हुँदा पनि छिनछिनमै फोन आएको देख्छु त्यो त अफिसको कामको लागि होला नि आमा खै बाबु फेरि यो बुढीले कुरा लाए नभन्नु होला तर देख्ने यिनै आँखा हुन् तर मलाई नानीको चालामालाई खासै ठिक चाहिँ लागेको छैन है ऊ नानी पनि आउनुभयो जस्तो छ ल म चाहिँ गएँ है खाना बसालेको थिएँ डढ्यो होला हुन्छ आमा ओहो बुढा तिमीले त भाँडा नि माझिसकेछौ त हजुर पर्नु भयो महारानी मैले नै त माझ्नु पर्यो नि होइन र ल कस्तो कुरा गरे होला तिमीले म माझिहाल्थेँ नि त अनि लडेको अम्खरा उठाउने फुर्सद नभएको मान्छे अझ म आफै माझ्थेँ अरे ओहो आज त छोरी पनि सुतिसकेपछि कति छिटो निदाइछ फेरि नानु नचला नचला छोरीलाई सुतिसकी फेरि उठी पनि निदाउँदिनँ राम्रोसँग नुनु गर है छोरी बेबी गुड नाइट ल ल धेरै नाटक नगर अनि सुन न सागर अँ भन के हो आज मैले तिमीलाई के ल्याइदिएको छु थाहा छ सागर तिमीलाई मन पर्ने कलरको ज्याकेट ल्याइदिएको छु नि ए हेर त रातो ज्याकेट ए परा छैन मलाई तैँले केही ल्याइदिनु तैँले ल्याइदिएको ज्याकेट लाउँछु भन्टानेको मैले तिमी त कस्तो छौ कि अनि किन रिसाएको नि त्यसरी तेरो यस्तो व्यवहार देखेर म नरिसाएर के खुसी हुनु त ल अनि कस्तो व्यवहार भनेको तिमीले के गरेँ मैले त्यस्तो भयो भयो धेरै नाटक नगर है अनि सागर सुन न तिमीलाई एउटा खुसीको कुरा पनि सुनाउनु छ कि ए कति किसी गरेर होला भने सुन्नु छ मलाई तेरो केही नै कुरा मेरो त टाउकै दुखिसक्यो चुप लगाएर बस अब म गएँ सुत्न कस्तो खालको मान्छे होला कि सागर यी चिया यहाँ राखिदिएको छु है खाइहाल अदुवा हालेर बनाइदिएको छु चिसो लागिसक्यो फेरि सेलाइहाल्छ नि एकैछिनमा ओहो यस्तो बिजी मान्छे आज चिया बनाउनु भएछ त कस्तो म त्यसरी नभन नि सागर फेरि आज त मेरो बिदा हो नि त नि अनि तिमी चाहिँ बिहान बिहानै कहाँ जानु ठिक परेको नि सातै बजे नि कहाँ हुनु नि बाइकको लोन तिर्नु परेन एउटा साथीसँग पैसा मागेको थिएँ अनि त्यहीँ जान लागेको नि एकैछिन पर्ख है ए लिउ पैसा पच्चिस हजार छ होइन कहाँबाट आयो यत्रो पैसा तलब त अस्ति भर्खर सकिसकेको थियो त सागर हिजो मेरो प्रमोसन भयो क्या अनि बोनस पनि आएको थियो नि त्यही पैसा हो तेरो प्रमोसन भयो अरे हो त बुढा हिजो मेरो प्रमोसन भयो नि ल ल ल बधाई छ है हिजो भएको प्रमोसन म आज थाहा पाउँदैछु होइन अनि के त नि हिजो भन्न खोज्या त नि तिमी मेरो कुरै सुन्दैनौ खालि रिसाई मात्र रहन्छौ अनि त्यही त म रिसाएँ अरे होइन आज अनि आज पनि नभनेको भए हुन्थ्यो नि किन भन्नु पर्यो त अनि मैले मेरो कुरा आफ्नो बुढालाई नभनेर कला भन्नु त अनि खै होला नि अरू दिनमा सयचोटि फोन आउँछ नि त के भन्दैछौ तिमी जे पाए त्यही कुरा नगर है फेरि तिमीलाई कसले भने मेरो दिनमा सय कल फोन आउँछ भनेर जसले भने पनि नभएको कुरा त भन्दैन मलाई भएकै कुरा त भन्यो होला नि तिमी नभएको कुरा भन्दैछौ सागर साँच्चै सागर तिमी किन यस्तो भएको आजकल भन त अझ मलाई पो किन यस्तो भएको रे बरु तँलाई चाहिँ के भएको छ मलाई त के हुनु नि अनि थाहा छ सागर हिजो तिमीले मलाई त्यसरी कराउँदा मेरो कुरा पनि नसुन्दा म रातभरि रोएर बसेँ निदाउनु पनि सकिनँ तँ रोएर मलाई के मतलब मेरो कारणले गर्दा हो र त आफैले गर्दा त हो नि गएँ म के भएको सागर तिमी पैसा त लिएर जाऊ घरमै पैसा हुँदा हुँदै किन ऋण लिनु पर्यो नि फेरि तर पैसा म गएँ के हो सागरजी आज क्यान्टिनमा एक्लै आउनु भएको छ त अनि किन यसरी टोलाएर बस्नुभएको होइन सर कहाँ टोलाउनु टोलाएको छैन अनि आज के ल्याउनु भयो त खाजा सर आज त मैले केही नै खाजा ल्याएको छैन ए किन नल्याउनु भएको त कि म्याडमले केही बनाइदिनु भएन आज होइन होइन आज अलिक छिटै घरबाट निक्लिएँ त्यही भएर हो ए ए आज त मलाई श्रीमतीले ए केराउको तरकारी र चिउरा हालिदिएको रहेछन् बरु यहीँ बाँडेर खाउँ नि त हामी अँ ठिकै छ सर तपाईँ खानु न मैले चाउमिन अर्डर गरिसकेको छु ए हो र ल ठिकै छ त्यसो हेर्नुहोस् सागरजी हिजो अफिस सकेर श्रीमतीतिर म फिल्म हेर्न गएका थिएँ अहो कति रमाइलो भएको थियो भने नि अनि त्यति मात्रै हो र बाहिरै खाना खाएर घर गएको कति मजा आयो भने नि ए हो र सर हो त अनि यो मैले लगाएको टी सर्ट कस्तो छ सागरजी राम्रो छ सर मलाई श्रीमतीले बर्थडे गिफ्ट पो दिएको त नराम्रो हुने त कुरै भएन नि त्यही त सर तर सर आफ्नो त खै के हो के हो लो कस्तो कुरा गर्नुभएको तपाईँले म्याडम जस्तो लक्की मान्छे पाउनु त तपाईँको भाग्य हो हेर्नु त त्यस्तो मजाको जब छ तपाईँलाई कति धेरै सहयोग हुन्छ तपाईँको जस्तो जिन्दगी त कसैको पनि छैन यहाँ अनि सानो परिवार कति रमाइलो खै मिलनसार हुनुहुन्छ सहयोगी हुनुहुन्छ एकदमै धेरै मेहनत गर्नुहुन्छ त्योभन्दा अरू के नै चाहियो र अँ त्यो त हो अनि म्याडमको त बोडुवा भएको भन्ने सुनेको थिएँ कुरा चाहिँ के हो सागरजी अँ भर्खरै मात्रै भएको छ अनि त अब त घर बनाउने छुट्टीमा विदेशतिर घुम्न जाने होला नि सोच्दै कति रमाइलो अँ हेरौँ अब के हुन्छ अरे मैले त मेरो बुढीलाई नराम्रो मात्र सोचेको थिएँ यसो गर्छे उसो गर्छे भनेर जहिले रिसाउने मात्रै गरिरहेँ एकपटक पनि उनको कुरा सुनिनँ म त कस्तो मान्छे कि मेरो लागि भनेर कति कुरा गरी हिजो मलाई मनपर्ने कलरको ज्याकेट पनि ल्याइदिएकी थिएँ तर मैले नै के के भनिदिएँ उसको कुरा सुन्दा पनि सुनिनँ साँच्चै मनै गलत रहेछु उनको भावनालाई कहिले पनि बुझ्न सकेको रहेनछु हो आज घर गएर बुढीसँग कुरा गर्छु अनि माफी पनि माग्छु मेरो गल्तीको लागि हो त्यसै गर्छु दाई चाउमिन अँ के हो सागरजी मनमनै घुम्न जाने प्लान बनाउन थाल्नुभयो कि क्या हो अहिले <laughs> होइन होइन सर ल ल खाजा खान सुरु गरौँ प्रज्वला किन ढोका खोल्न ढिलो म छोरीलाई सुताउँदै थिएँ होइन आज तिमीलाई के भएको छ आवाज पनि कस्तो कस्तो छ आँखा पनि रसाएको छ सन्चो छैन कि हो होइन मलाई के पनि भएको छैन सागर बरु यसमा साइन गरिदिउँ साइन रे अनि के हो यो मैले किन साइन गर्नुपर्ने यो डिभोर्स पेपर हो डिभोर्स पेपर रे होइन कसको डिभोर्स पेपर हामी दुईजनाको डिभोर्स पेपर हो सागर अब हामी दुईजनासँग बस्नै सक्दैनौँ तर एक दिन होइन दुई दिन होइन न तिमी मसँग राम्रोसँग बोल्छौ एउटै घरमा बसेर पनि तिमीलाई बाहिरी मान्छे जस्तो व्यवहार गर्छौ जति बेला नि झर्किन्छौ रिसाउँछौ तिमीले चाहिँ जे गर्दा नि मैले सहेर बस्ने अब त अति भइसक्यो यसरी बस्न सक्दिनँ म तिमीसँग तर प्रजला मलाई माफ गरिदेऊ हो यो मेरै गल्ती हो फेरि मैले मेरो गल्तीको महसुस गरिसकेको छु अबदेखि म तिमीलाई यसरी कहिले पनि दुःख दिन्न गर्यो गल्तीको महसुस अहिले गरे पनि भोलि फेरि त्यस्तै त होला नि होइन अब म तिमीलाई कहिले पनि दुःख दिनु प्लिज प्रजला प्लिज अब त हुँदै हुँदैन जति दुःख खेप्नु खेपिसकेँ मैले तिमीले मलाई यति रुवायौ नि यति दुःख दियौ नि त्यो म कल्पना पनि गर्न सक्दिनँ मैले त तिमीलाई खुसी बनाउनु के के मात्र गरिनँ भन त यति गर्दा गर्दै पनि तिमी मसँग खुसी छैनौ भने छुट्टिनु बाहेक अरू के उपाय नै छैन सागर हाम्रो प्लिज त्यसो नभन अबदेखि म तिमीलाई कहिले पनि दुःख दिन्न कति कुरा तिमीलाई सुनाउँछु सेयर गर्छु भनेर अफिसबाट आउँछु तर तिमीलाई भन्नु खोज्दा बोल्न पनि मान्दैनौ उल्टै गाली गर्छु हामी बिच राम्रो कुराकानी नभएको कति भयो भन त थाहा छ तिमीलाई हो प्रजला मेरो गल्ती छ तर मैले गल्ती स्वीकारेको छु अब यस्तो कहिल्यै गर्दिनँ प्लिज प्लिज मेरो कुरा त सुन मलाई अब एकचोटि अन्तिम मौका देऊ प्लिज हुँदै हुँदैन अब त सम्भव पनि छैन तिमीसँग बसेर मलाई मेरो छोरीको भविष्य बर्बाद गर्नु छैन तिम्रो यस्तो बानीले मैले काममा पनि फोकस दिन सकिरहेको छैन त्यसैले सागर यो पेपरमा साइन गर तिमी हेर प्रजला यसो नबन एकचोटि एकचोटि त मौका देऊ प्लिज अब त मैले गर्न सक्ने केही पनि छैन प्लिज छिटो साइन गर तिमी यसमा अब अब मेरो कारणले तिमीलाई अति धेरै दुःख भएको रहेछ मलाई माफ गरिदेऊ प्रजला अनि भन कहाँ साइन गर्नुपर्ने हो अहिले मारिदिन्छु है तिमीलाई म ए साइन गर न मात्रै तिम्रो म तिमी आफैले भनेको होइन साइन गर भनेर कस्तो खालको बुद्धि छौ कि तिमी म तिमीसँग छुटेर बस्न सक्छु त तर तिमीले त तिमी त कस्तो मान्छे छौ भने को को मान्छेले के के कुरा सुनाउँछ जे भने पनि पत्याइहाल्छ ए अहिले मैले साइन गर्न लगाएँ झन्डै साइन गर्यो होइन अस्तितिर पनि उफ के के कुरा लगाए त्यो कुरा सुनेर मैसँग झगडा गर्यो अरूले जे भन्यो भने पत्याइहाल्छ होइन अनि मैले यो तिम्रो सबै दिमागमा बुद्धि भन्न यसो गरेको बुझ्यौ बुझेँ बुढी बुझेँ अबदेखि यस्तो म कहिल्यै गर्दिनँ अब पनि गरे भने त सिधै सिधै के डिभोर्स नि के हुनु के रे <laughs> ओहो मनोज मलाई त सागर र प्रज्वलाको कथा सुनेर एकदमै राम्रो लाग्यो उनीहरूले राम्ररी कुरा गरेर एकअर्का बिचको सम्बन्धलाई कति मजाले सुधारेको है त्यही त नत्र हेर त हुँदा हुँदै उनीहरूको कुरा त डिभोर्ससम्म पुगेको थियो नि होइन र त्यही त भनेको अब प्रज्वलाले धेरै कमाउँछ र सागरले चाहिँ घरको काम पनि गर्नु पर्यो भनेर आफूलाई कस्तो कमजोर महसुस गरेको के त्यही त फेरि उसको घरबेटी पनि कस्तो हेर न प्रज्वलाले बढी कमाउँछ सागरले घर हेर्नुपर्छ भन्ने कुरालाई कति ठुलो बनाएर सागरलाई झन उक्साएको भने अनि त भनेको हेर त यही कारणले गर्दा सागरले पनि प्रज्वलालाई नराम्रो सोच्न थाल्यो अनि प्रज्वलाले घरको र उसको मतलब नभएको जस्तो महसुस गर्न थाल्यो र त्यसैले गर्दा उसले प्रज्वलासँग सधैँ झगडा गर्ने उसलाई गाली गर्ने गर्न थाल्यो र यसरी हुँदा हुँदै उनीहरूको सम्बन्ध कति बिग्रिन गएको थियो है अँ यसले गर्दा उनीहरूको एकअर्कासँगको सम्बन्ध त बिग्रियो नै त्यो सँगसँगै कति धेरै तनाव पनि त भएको थियो नि उनीहरूलाई कति गाह्रो पनि भएको थियो होइन र मिरा हो नि मनोज तर यसमा सागरको मात्र गल्ती छैन जस्तो लाग्छ है मलाई चाहिँ कसरी भन त मिरा अँ अब हो कि सागरले अरूको कुरा सुनेर प्रजुलासँग झगडा गर्यो उनीहरूको सम्बन्ध डिभोर्ससम्म पनि पुर्यायो तर यदि प्रजुलाले पनि टाइममै सागरलाई खबर गर्ने गरेको र उसको कामको बारेमा राम्ररी भन्ने गरेको भए त केही हदसम्म त झगडा कम हुन्थ्यो होला नि उनीहरू बिचको ल हो कि होइन भन त ल अँ हुन चाहिँ हो है सागरलाई प्रज्वलाले राम्रोसँग खबर गर्ने गरेको भए त उसलाई त्यस्तो महसुस नै हुँदैन थियो नि होइन र हो नि तर जे होस् पछि सागरले आफ्नो गल्तीको महसुस गर्यो र यस्तो कुराहरू भन्दा त उसको प्रज्वलासँगको सम्बन्ध नै ठुलो हो भनेर बुझ्यो अनि प्रज्वलासँग राम्ररी कुरा गरेर आफ्नो सम्बन्धलाई फेरि पनि राम्रो बनायो जुन चाहिँ एकदमै राम्रो कुरा हो नि अँ मलाई पनि एकदमै मन पर्यो कि मिरा अब समाजमा कोही अगाडि बढ्यो भने कुरा काट्नेहरू त भइहाल्छन् नि तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो र आफ्नो परिवारको खुसी त हो नि होइन र अँ र यो कुरा सागर र प्रजुलाले मजाले बुझे कि कसले घरको के काम गर्छ र कसले कति कमाउँछ भन्दा पनि श्रीमान श्रीमती मिलेर एकअर्काको सहमतिमा राम्ररी घर चलाउन नै सबैभन्दा ठुलो कुरा हो भनेर पक्कै पनि हो नि र त्यो सँगसँगै नि मलाई प्रज्वलाको धैर्यता र जसरी उसले यस्तो समयमा आफ्नो तनावलाई व्यवस्थापन गर्यो नि हो त्यो कुरा पनि मलाई धेरै नै राम्रो लाग्यो है अँ किनभने यस्तो घरेलु झैझगडा हुँदा कति नराम्रो लाग्छ कति सम्बन्धहरू बिग्रिन्छ तर धैर्य गरेर समस्याको समाधान गर्नतर्फ लाग्यो भने त जस्तो सुकै समस्या पनि हल हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ अँ त्यो पनि हो है मिरा अब हेर न मनोज अहिले पनि कोही महिलाले आफ्नो श्रीमान भन्दा बढी कमाउँछ वा घरबाट धेरै बाहिर जान्छ वा साँझमा घर अलि ढिलो फर्कियो भने समाजले केही न केही नराम्रो भनिहाल्छ र कोही केटा मान्छेले घरको काम गरेमा घर सम्हालेमा वा बच्चालाई हेरचाह गर्दा कमजोर मान्छे भन्दै कुरा काट्ने गर्छन् कि त्यही त भनेको अब कुनै पनि काम यो चाहिँ केटाले गर्नुपर्छ र यो चाहिँ केटीले मात्रै गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दै लाग्दैन क्या यो चाहिँ एकदमै गलत हो र सबैजना चाहिँ समान हुनुपर्छ जस्तो लाग्छ है मलाई मिरा हो नि मनोज अनि यस्तो लैङ्गिक भेदभाव र त्यसबाट आउने समस्याहरू पनि एक किसिमको महिला विरुद्धको हिंसा नै हो नि होइन र हो नि अब हिंसा भनेको शारीरिक नै हुनुपर्छ भन्ने छैन भावनात्मक र व्यवहारिक रूपमा पनि त हिंसा हुन्छ नि जुन हामीले आजको कथामा पनि देखिहाल्यौँ पक्कै पनि हो नि मनोज अब हाम्रो समाजकै कुरा गरौँ न कतिपय ठाउँमा अझै पनि बोक्सीको आरोप लगाउने दाइजोको कारणले खुटपिट गर्ने छाउगोठमा बस्नुपर्ने अनि आफ्नो इच्छा नै नभए पनि श्रीमानको इच्छा पूरा गर्न यौन सम्पर्क गर्नुपर्ने रे हो यस्तो खालको यौन दुर्व्यवहार काम गर्ने ठाउँमा गरिने यौन दुर्व्यवहार आदि पनि त महिला र किशोरीमाथि हुने हिंसाहरू हुन् नि पक्कै पनि हो नि मिरा र त्यो सँगसँगै केटाकेटी बिच गरिने भेदभाव महिला र किशोरीलाई आफूले चाहेको कुरा गर्न नदिने पढाइबाट वञ्चित गरिने र घरको काम छोरीहरूलाई मात्रै गराउने र छोरी मान्छेहरूलाई विवाहपछि आफ्नो करियर बनाउन नदिने र त्यति मात्रै नभएर र यिनै कारणहरूले गर्दा महिला र किशोरीलाई गाली गर्ने झगडा गर्ने अपमान र तिरस्कार गर्ने हो यस्ता कुराहरू पनि त महिला हिंसा नै हो नि होइन र मिरा पक्कै पनि हो नि मनोज र यस्ता हिंसाले शारीरिक रूपमा पीडा त दिन्छ नै त्यो सँगै मानसिक रूपमा पनि कति तनाव हुन्छ कति पीडा हुन्छ कसैको त भविष्यमा नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असरहरू पर्छ नि हो कि होइन भन त ल यस्ता हिंसाहरू त हामी आफ्नो गाउँ समाजमा भइरहेको पनि कति धेरै देखिरहेका छौँ नि होइन र मिरा हो नि अब हेर न हामीलाई पनि टाइम टाइममा कति किशोरी साथीहरूले यस्तै कुराहरू सेयर गरिराख्नुहुन्छ नि कि घरबाट पढाइ नसकिँदै विवाहको दबाब आइरहेको पढाइमा भन्दा पनि घरको काममा बढी ध्यान दिनु परेको छाउगोठमा बस्नु परेको कुराहरू कति भनिरहनुहुन्छ नि पक्कै पनि हो नि मिरा त्यही त भनेको मनोज यी कुराहरू त पटक्कै राम्रो होइन नि हो कि भन त ल यसरी महिलामाथि अनि किशोरीमाथि हुने हिंसा त अपराध हो नि र त्यो सँगसँगै मानव अधिकारको हनन पनि त हो नि हो कि भन त ल हो नि र मिरा यही सेरोफेरोमा रहेर साथीलाई आजको भिओवाई प्रश्न नै सोधौ न हुँदैन भइहाल्छ नि मनोज बरु म नै सोध्छु है त साथीलाई ल ल ल र साथी आजको बिओवाई प्रश्न रहेको छ तपाईँको विचारमा महिला तथा किशोरी माथि हुने हिंसा रोक्न किन आवश्यक छ साथी प्रश्न फेरि एकचोटि भन्छु है त तपाईँको विचारमा महिला तथा किशोरीमाथि हुने हिंसा रोक्न किन आवश्यक छ साथी तपाईँको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि बिओवाई लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् र आफूलाई मनमा लागेका विचारहरू सरर लेखी पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर तिन चार चार शून्य शून्यमा रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्ना सल्लाह सुझाव प्रतिक्रिया वा भनौँ अन्य कुनै समस्याहरू बाँड्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई भिओवाई टाइप गरी एउटा खाली ठाउँ छाडी आफ्नो कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने हाम्रो टोल फ्री नम्बर चार चार शून्य शून्यमा साथी महिला हिंसा रोक्न र यस विरुद्ध आवाज उठाउनको लागि हामी किशोर किशोरी तथा युवाहरूको धेरै ठुलो भूमिका हुन्छ नि होइन र पक्कै पनि हो नि किनभने अझै पनि कति धेरै ठाउँमा महिला हिंसा भइरहेको छ तर अबको जेनेरेसन यानि कि हामी किशोर किशोरी तथा युवा साथीले चाहिँ पक्कै पनि परिवर्तन ल्याउन चाहिँ सक्छौँ जस्तो लाग्छ है मलाई एकदमै राम्रो कुरा गर्यो है मनोज तिमीले आ आफ्नो तर्फबाट जसरी हुन्छ त्यसरी नै महिला हिंसा विरुद्धको यो अभियानमा लागिहालौँ है त अँ र त्यो कसरी भने नि हामी किशोर किशोरी र युवा भएको नाताले आफ्नो गाउँठाउँमा विभिन्न किसिमको जनचेतना बढाउने खालको कार्यक्रमहरू जस्तै कि सडक नाटकहरू र्यालीहरू आदि गर्न सकिन्छ नि होइन र हो नि तर साथी कुनै ठुलै कार्यक्रम गरेर ठुलै अभियान सुरु गर्नुपर्छ भन्ने पनि छैन है आफ्नो घर परिवार साथीभाइ अनि गाउँठाउँको सबैजनालाई महिला हिंसा गर्नुहुन्न भन्ने कुरा बुझाउनु पनि त राम्रो कुरा हो नि एकदमै हो मिरा र त्यो सँगसँगै हामी जसोले सामाजिक सञ्जालहरू फेसबुक ट्विटर इन्स्टाग्रामहरू चलाइरहेका हुन्छौँ र ती माध्यमहरूबाट पनि हामीले जनचेतना फैलाउन सक्छौँ नि होइन र मिरा धेरै राम्रो कुरा गर्यो के मनोज तिमीले हो यसरी नै हामी सबैले केही न केही गरेर जुनसुकै स्थान वा माध्यमबाट महिला हिंसा विरुद्धको अभियानमा लाग्न सक्छौ नि होइन र पक्कै पनि फेरि यो त हामी युवाको दायित्व र कर्तव्य पनि त हो नि होइन र साथी त्यसैले आजै अहिलेबाट नै सुरु गरौँ किनभने हामीले नगरे कसले गर्छ होइन र पक्कै पनि हो नि मनोज अब यही कुरा गरिरहँदा नि हामी अस्ति ओखलढुङ्गाको सगरमाथा जनता स्कुलमा साथीहरूलाई भेट्न जाँदा चाहिँ केही साथीहरूले पनि यसबारेमा आफ्नो कुरा राख्नु भएको थियो कि बरु हाम्रो कार्यक्रम सुनिरहनु भएको साथीलाई उहाँहरूको कुरा नै सुनाउन हुँदैन भइहाल्छ नि मिरा साथी तपाईँ पनि सुन्नुहोस् है त ओखलढुङ्गाको सगरमाथा जनता स्कुलका केही साथीले आफ्नो गाउँठाउँमा महिला हिंसा भएको थाहा पाउनु भयो भने आफूले के गर्छु भनेर भन्नुभएको यो कुरा महिलाहरू हिंसामा भएको बेलामा चाहिँ हामी के गर्न सक्छौँ भने हामी बालबालिकाहरू भेला भएर अनि त्यसपछि गाउँका बुद्धिजीवी मान्छेहरूलाई भेला गराएर चाहिँ हामी आफ्नो घरमा अनि आफ्नो समाजमा भएको हिंसाहरूको चाहिँ समाधान गर्न सक्छौँ यस्ता समस्याहरूलाई चाहिँ हामी पहल गर्न सक्छौँ र हामी यतिले मात्र भएन भने हामी आफ्ना गाउँमा रहेको सुरक्षाकर्मीहरूको सहयोग माग्न सक्छौँ र महिला हिंसाको अन्त्य कसरी गर्न सक्छौँ भन्ने हामी विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेर र भनौँ न गाउँको मान्छेहरू समाजहरू छलफल गरेर चाहिँ महिला हिंसालाई अन्त्य गर्न सक्छौँ महिला हिंसाहरू हटाउनका लागि जनचेतना वृद्धि गर्नुपर्छ म यस्तो हिंसाहरू हटाउनका लागि गाउँ समाजमा जान्ने बुझ्नेहरूलाई समावेश गरेर यस सम्बन्धी आवाज उठाउँछु महिला हिंसा मेरो घर परिवारमा छिमेकहरूमा भयो भने म समाजमा बुझ्ने जान्ने सुन्ने मान्छेहरूलाई ल्याएर समाजमा हित हुने काम गर्ने मान्छेहरूलाई ल्याएर महिला हिंसाहरू रोक्न लगाउँछु पहिला हिंसा भयो भने म हिंसा अन्त्य गर्ने सकेसम्म कोसिस गर्छु गाउँ समाजमा हुँदै गरेको ती महिला हिंसाहरूलाई चाहिँ रोक्नको लागि म के गर्छु भन्दाखेरि विभिन्न समुदायका ती बुझ्ने मान्छेहरू ल्याएर अथवा राजनीतिक पार्टीका मान्छेहरूलाई समावेश गराएर र महिलाहरूको हिंसा विरुद्धमा चाहिँ विभिन्न खालका प्रोग्रामहरू चलाउन सकिन्छ र त्यो चाहिँ हाम्रो बाल क्लबद्वारा अथवा कुनै एउटा संस्थाद्वारा चलाउन पाए राम्रो हुन्थ्यो महिला हिंसालाई अन्त्य गर्न म समाजमा व्यवस्थित मानिसहरूलाई बोलाइ एउटा कार्यक्रम सञ्चालन गराई उनीहरूलाई सल्लाह सुझाव दिएर अगाडि बढाउँछु धन्यवाद आहा मैले चाहिँ माने है ओखल गएको साथीहरूलाई कति राम्रो राम्रो विचारहरू राख्नु भएको है पक्कै पनि हो नि कसैले गाउँको सबैजनालाई भेला गराएर आवाज उठाउँछु जनचेतना फैलाउँछु सल्लाह सुझाव दिन्छु भन्नुभयो भने कसैले चाहिँ आफ्नै घरबाट ससानो कुराबाट परिवर्तन सुरु गर्छु भन्नुभयो अँ ढुङ्गाको सगरमाथा जनता स्कुलका साथीहरूलाई यति राम्रा राम्रा विचार हामीसँग बाँड्नु भएकोमा धेरै धेरै धन्यवाद नै भन्न चाहन्छु है अँ र यसरी नै सबैजनाले आआफ्नो तर्फबाट महिला हिंसा विरुद्ध जे सकिन्छ जति सकिन्छ परिवर्तनको लागि लागिरहनु भयो भने त पक्कै पनि महिला हिंसा कम हुन्छ नि हो कि होइन भन्नुहोस् त साथी हो नि अब हामीले महिला विरुद्ध हुने हिंसाको कुरा गरिरहँदा त हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर महिनाको पच्चिस तारिकदेखि डिसेम्बर महिनाको दस तारिकसम्म लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अन्तर्राष्ट्रिय अभियान पनि त चलिरहेको छ नि अँ र यो अभियानले साथी महिला तथा किशोरी माथि हुने हिंसा र भेदभाव अन्त्य गर्नको लागि सुरु गरेको एक अन्तर्राष्ट्रिय अभियान हो र यस अभियानमा विभिन्न सङ्घ संस्थाहरू युवा तथा बाल क्लब महिला तथा किशोरी समूहले महिला विरुद्ध हुने हिंसा कम गर्न वा रोक्नको लागि विभिन्न कामहरू गरिरहेका छन् होइन त मिरा पक्कै पनि हो नि मनोज र साथी र यो वर्षको अभियानको नारा रहेको छ leave no one behind end violence against women and girls भन्नुको मतलब नि साथी कसैलाई पछाडि नपारौँ महिला र किशोरीमाथि हुने हिंसाको अन्त्य गरौँ र साथी यो अभियानको बारेमा राम्रोसँग बुझ्न हामीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको विनिता भट्टराईसँग कुराकानी गरेका छौँ बरु त्यो नै सुनौ है त मेरो नाम चाहिँ विनिता भट्टराई होइन म महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा विगत तिन वर्षदेखि कार्यरत छु अहिले चाहिँ म यो लैङ्गिक हिंसा निवारण शाखामा शाखा प्रमुखको हैसियतले काम गर्छु लैङ्गिक हिंसा विरुद्धको सोह्र दिनीय अभियान चाहिँ यो अन्तर्राष्ट्रिय अभियान हो यो यो चाहिँ हरेक वर्ष नोभेम्बर पच्चिसदेखि डिसेम्बर दससम्म विभिन्न कार्यक्रमहरूमा गरेर मनाइन्छ नोभेम्बर पच्चिस पहिलो दिन चाहिँ महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ भने यसको समापनको दिन डिसेम्बर दस छ त्यति बेला चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ र बिचमा अन्य दिवसहरू पनि पर्छन् लैङ्गिक हिंसा भनेको चाहिँ मानव अधिकारको हनन हो भन्ने विषयमा चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ जनचेतना विस्तार गर्ने अनि लैङ्गिक हिंसा विरुद्धमा खास गरी चाहिँ अब पुरुषहरूको पनि सहकार्यलाई अभिवृद्धि गर्ने अनि लैङ्गिक समानता तथा सामाजिक न्यायको क्षेत्रमा काम गर्न विभिन्न जुन नेटवर्कहरू छन् यिनीहरू बिच पनि एकीबद्धता जाहेर गर्ने समय पनि हो यो यस वर्षको नारा चाहिँ no one leave behind end violence against women and girl भन्ने छ होइन अनि त्यही थिममा बेस्ड भएर हामीले चाहिँ नेपालको लागि चाहिँ मूल नाराको रूपमा चाहिँ लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौँ कोही नछुटौँ भनेर चाहिँ यस्तो किसिमको नारा चाहिँ तय गरेका छौँ हामीले महिलामाथि हुने हिंसाहरू भनेको चाहिँ धनी गरिब सबै वर्ग क्षेत्र जात समुदायमा चाहिँ यो किसिमका हिंसाका घटनाहरू घट्ने भएको हुनाले चाहिँ अब सबै ठाउँमा उत्तिकै महत्त्व त हुने भइगयो नि खास गरी अब अलिक कम विकसित राष्ट्रहरू हाम्रो जस्तो देशहरूमा चाहिँ महिलामाथि हिँड्ने हिंसाहरू चाहिँ अलि बढी हुने गरेको तथ्याङ्कीय अवस्था भएको हुनाले चाहिँ ती विषयहरूलाई सम्बोधन गर्नको लागि पनि यो अलि बढी महत्त्व छ जस्तो चाहिँ लाग्छ अब चाहिँ महिलालाई मात्रै लिएर गएर त्यो एकाङ्की रूपमा चाहिँ गरेका कार्यक्रमहरूले चाहिँ यो हिंसाको केसहरूलाई चाहिँ सम्बोधन गर्दैन त्यसो भएको हुनाले चाहिँ पुरुष तथा युवाहरूलाई चाहिँ चेन्ज एजेन्ट होइन परिवर्तनका सम्भावका रूपमा चाहिँ अगाडि लैजाने किसिमले चाहिँ उहाँहरूको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने चाहिँ लाग्छ विनिता भट्टराईलाई यति राम्रोसँग महिला हिंसा विरुद्धको बारेमा बुझाइदिनु भएकोमा धेरै धेरै धन्यवाद नै भन्न चाहन्छौँ है यसरी नै सबैजना मिलेर यस अभियानमा लाग्यौँ भने त महिला हिंसा पक्कै पनि कम हुन्छ होला नि होइन र मिरा हो नि मनोज अनि नि साथी हामी साथीसँग मनका कुराको टिम पनि यो अभियानमा मजाले लागिरहेका छौँ है अँ जसका लागि सबैभन्दा पहिला त हामीले हरेक वर्ष जस्तै यो वर्ष पनि महिला हिंसा विरुद्ध कार्यक्रम पनि बनाएका छौँ जुन तपाईँले अहिले सुन्दै हुनुहुन्छ अँ र त्योसँगै हामीले विभिन्न भिडियो बनाएर सामाजिक सञ्जाल मार्फत सेयर गरिरहेका छौँ जुन चाहिँ हाम्रो साथीले पक्कै पनि हेर्नु भइसक्यो होला नि है मनोज अँ पक्कै पनि हेर्नुभयो होला नि र साथी हामीले यो सोह्र दिने अभियानलाई मार्क गर्नको लागि एउटा फेसबुक कम्पिटिसन पनि सुरु गरेका छौँ र त्यो फेसबुक कम्पिटिसनको बारेमा त हामीले गत हप्ताको कार्यक्रममा पनि कुरा गरेका थियौँ नि होइन र मिरा हो नि मनोज तर पनि हामी साथीलाई फेरि पनि भन्छौँ है र साथी यस फेसबुक कम्पिटिसनमा भाग लिनको लागि आफ्नो एउटा फोटो सहित तपाईँले महिला हिंसा विरुद्ध आफ्नो तर्फबाट के गर्दै हुनुहुन्छ भनेर हामीलाई मेसेज गर्नुहोस् र हामी त्यसलाई साथीसँग मनका कुराको फेसबुक मार्फत पोस्ट गर्नेछौँ र जसको पोस्टमा सबैभन्दा बढी लाइक आउँछ हामी उहाँलाई पुरस्कृत गर्नेछौँ पक्कै पनि त्यसैले साथी तपाईँ पनि आफ्नो फोटो र त्यो सँगसँगै महिला हिंसा विरुद्ध आफ्नो तर्फबाट के गर्दै हुनुहुन्छ भनेर हामीलाई लेखेर पठाइहाल्नु होला है त पक्कै पनि यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो Facebook fan page W W W dot Facebook dot com slash SSNK रेडियोमा गई लाइक गरी हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ मनोज मसँग तिमी अनि साथीको लागि एउटा सरप्राइज छ नि ए हो र आहा भन त के हो सरप्राइज त्यो सरप्राइज भन्ने हो कि सुन्ने हो त ल के भनेको सुन्ने हो कि भन्ने हो तिमी नै गर जे मलाई भन्न चाहिँ भन्न के हो भनेर ल ल ल मनोज त्यो सरप्राइज मैले के हो भनेर भन्नुभन्दा पनि सुन ल ए सुनाउने पो ल ल ल सुन्न हाल नि त त्यसपछि के हो भनेर हिंसा भए पछि नपरी नारी हिंसा एउटा धरतीको घना हो पीडित भई नबस नारी तिम्रो देशको मुहान फेर्ने बहना हो बस्छौ किन अत्याचार सहेर रुन्छौ किन पीडा भोगेर अधिकारको खोजी गर नारी अन्धकार धुलेर नबस नारी आहा कति राम्रो र भावपूर्ण कविता लेख्नु भएको है हाम्रो ओखलढुङ्गाको साथी देवकुमार साईले त्यही त मनोज कति मजाले महिलाहरूलाई आफ्नो महत्व बुझेर यदि आफू माथि हिंसा भएमा चुप लागेर नबस्नु पछि नपर्नु आवाज उठाउनु भनेर कविता मार्फत भन्नुभएको है साथीले अँ साथीको यो कविता चाहिँ साह्रै नै राम्रो लाग्यो है मलाई साथी देवकुमार साई तपाईँलाई यति राम्रो कविता लेख्नु भएकोमा धेरै धेरै धन्यवाद नै दिन चाहन्छु है पक्कै पनि र कार्यक्रम सुन्दै गर्नु भएको साथी यदि तपाईँ पनि आफ्नो कथा कविता गीत गजल हामीलाई लेखेर पठाउन चाहनुहुन्छ भने पठाउन सक्नुहुन्छ है हाम्रो स्तम्भ जीवन भुगाईमा र त्यसको बारे अझै जानकारी पाउनको लागि सुन्नुहोस् है त यो रेडियो सन्देश मेरो कथा साथीसँग मनका कुरा मार्फत साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस् तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम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 त्यति नै बढ्दै जान्छ अँ र यस वर्षको लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अन्तर्राष्ट्रिय अभियानको नारामा भने जस्तै कसैलाई पछाडि नपारौँ महिला र किशोरी विरुद्धको हिंसा अन्त्य गरौँ अँ रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ सिडब्लु फ्रेन्ड्स एट हटमेल डट कम सिडब्लुएफआरआइइएनडिएस e at hotmail.com ल मिरा अब भने साथीको समस्यामा छलफल गरिहालौ न त हुन्छ मनोज म हाम्रो साथीको समस्या पढेर सुनाइहाल्छु है त हुन्छ हुन्छ ल र हाम्रो साथी भन्नुहुन्छ एक महिना अगाडि मैले आफ्नो प्रेमीसँग यौन सम्पर्क राखेको थिएँ हामीले कन्डमको प्रयोग पनि गरेका थियौँ तर मेरो महिनावारी रोकिएको छ मैले उसलाई यो कुरा भन्दा केही हुँदैन नडराउ भन्छ तर मलाई एकदमै डर लागिरहेको छ जे काम गर्न लाग्दा पनि त्यही कुरा मात्र याद आइरहेको छ म के गरौँ साथी मलाई केही सुझाव दिनुहोला साथीले हामीलाई यति विश्वास गरेर आफ्नो नजिकको साथी सम्झि आफ्नो समस्या सेयर गर्नुभएकोमा साथीलाई धेरै धेरै धन्यवाद नै भन्छौँ र मिरा साथीले पठाउनु भएको जस्तै समस्या त हामीलाई अन्य साथीले पनि त पठाइरहनु भएको हुन्छ नि होइन र हो नि मनोज र हाम्रो साथीको समस्यामा कुरा गर्नुपर्दा नि उहाँलाई अहिले यो कुराले कति गाह्रो भइरहेको होला कति टेन्सन पनि भइरहेको होला नि होइन र मिरा त्यही त भनेको मनोज र साथी तपाईँ अहिले कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा हामी राम्ररी बुझ्न सक्छौँ है हो नि अब साथीले नै भन्नुभएको छ नि कि यो कुराले गर्दा उहाँले अरू काममा ध्यान दिन सकिरहनु भएको छैन चिन्ता लागिरहेको छ भनेर तर साथी यसरी चिन्ता लिएर बस्ने गऱ्यौँ भने त समस्याको समाधान पनि हुँदैन अनि तपाईँलाई झन् धेरै दुःख लाग्छ नि होइन र हो नि त्यही भएर साथी सबैभन्दा पहिला त टेन्सन नलिकन धैर्यतापूर्वक समस्याको समाधान गर्नतर्फ नै लाग्नुपर्छ है पक्कै पनि मिरा र साथी तपाईँको समस्या समाधान गर्नको लागि हामी पनि त तपाईँको साथमा छौँ नि होइन र मिरा पक्कै पनि हो नि मनोज र साथी अब भने सबैभन्दा पहिला त तपाईँले आफ्नो महिनावारी रोकिएको छ भन्नुभएको छ नि हो त्यो चाहिँ कहिलेदेखि रोकिएको हो तपाईँले यौन सम्पर्क गर्नुभन्दा अगाडिदेखि या यौन सम्पर्क गर्नु भएपछि यो कुरा पत्ता लगाउनु होला किनभने कहिलेकाहीँ शारीरिक सम्बन्ध राखेर मात्रै नभई विभिन्न कारणले गर्दा पनि महिनावारी केही दिन या हप्ताले ढिलो भएको हुन्छ नि होइन त मनोज हो नि अब उदाहरणकै लागि पनि धेरै खेलकुदले गर्दा खानपिनमा परिवर्तन हुनाले अथवा रोगको कारण अथवा धेरै चिन्ता लिने गर्यो भने पनि महिनावारी आफ्नो एक्ज्याक्ट समय भन्दा ढिलो चाँडो हुने गर्छ नि होइन र अँ हो नि र हाम्रो साथीले आफूलाई चिन्ता लागेको कुरा पनि भन्नुभएको छ न कतै उहाँले धेरै तनाव लिनु भएकै कारण पो उहाँको महिनावारी ढिलो हुन गएको हो कि जस्तो पनि लाग्छ है मनोज त्यो पनि हुन सक्छ है मिरा त्यसैले नि साथी चिन्ता लिन तनाव महसुस गर्न बन्द गर्नु होला किनभने यो कारणले गर्दा पनि कहिलेकाहीँ तपाईँको महिनावारी रोकिएको हुन सक्छ के अँ र अर्को कुरा नि साथी कहिलेकाहीँ महिनावारी केही दिन ढिलो चाँडो हुनु भनेको सामान्य कुरा हो तर यदि आफ्नो महिनावारी धेरै समय रोकिएको छ भने चाहिँ डाक्टरलाई देखाउनु पर्छ या कोही स्वास्थ्य कर्मीसँग परामर्श लिनुपर्छ हो नि र त्योभन्दा अगाडि नि साथी यदि तपाईँलाई कतै गर्व बसेको छ कि भनेर शङ्का लागेको छ भने नि तपाईँले प्रेग्नेन्सी टेस्ट अर्थात् गर्व परीक्षण गराउन सक्नुहुन्छ हो नि साथी र त्यो चाहिँ किन भने नि सुरक्षित रूपमा यौन सम्पर्क गरेपछि गर्व बस्ने चान्स धेरै कम हुन्छ तर पनि कहिलेकाहीँ कन्डम फुटेको अवस्थामा या विभिन्न कारणले गर्दा गर्व पनि बस्न सक्छ हो नि र अब त्यसको लागि नि साथी आफ्नो नजिकैको मेडिकल या स्वास्थ्य चौकीमा पनि प्रेग्नेन्सी टेस्ट किट पाइन्छ हो त्यो किट तपाईँले आफ्नो घरमा ल्याएर तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर टेस्ट पनि त गर्न सक्नुहुन्छ नि होइन र मिरा पक्कै पनि हो नि मनोज र साथी यदि प्रेग्नेन्सीलाई नेगेटिभ देखायो भने पनि अरू नै कुनै कारणले पनि महिनावारी रोकिएको नसक्छ त्यही भएर नि मनोज हाम्रो साथीले स्वास्थ्य चौकी या डाक्टर कहाँ परामर्श लिन जानुभयो भने एकदमै बेस्ट हुन्छ जस्तो लाग्छ है मलाई पक्कै पनि हो नि र यदि आफू एक्लै डक्टर कहाँ जान अप्ठ्यारो लाग्छ भने कोही साथी या दिदी बहिनी या अरू कोही जसलाई तपाईँ विश्वास गर्नुहुन्छ हो उहाँलाई लिएर जान पनि त सक्नुहुन्छ नि हो नि र जाँचको लागि मेरी स्टोभ जस्तो संस्थामा पनि जान सक्नुहुन्छ जहाँ चाहिँ तपाईँको जाँचलाई गोप्य राखिन्छ र यौन तथा प्रजनन स्वास्थ्यको बारेमा राम्ररी परामर्श पनि दिइन्छ पक्कै पनि त्यही भएर साथी खास के कारणले गर्दा तपाईँको महिनावारी रोकिएको छ भनेर पत्ता लगाउनको लागि स्वास्थ्य जाँच केन्द्रमा जानुभयो भने तपाईँलाई धेरै नै फाइदा हुन्छ जस्तो लाग्छ है मलाई तिमीले एकदमै सही कुरा गर्यो कि मनोज त्यही भएर नि साथी तपाईँको महिनावारी नभएको धेरै दिन भइसकेको छ भने एकपटक आफ्नो स्वास्थ्य जाँच नै गराउनु होला है त अँ ल त साथी धेरै नआतिनु होला र आउने दिनहरूमा भने यस्तो नहोस् भनेर अलिक सतर्क पनि हुनुहोला अनि आफ्नो केटा साथीसँग एकपटक यसको बारेमा राम्रोसँग कुरा गर्नु भएर आफ्नो स्वास्थ्य जाँचको लागि पनि जानुहोला नै भन्छु है पक्कै पनि ल त साथी हामीले दिएको सल्लाह सुझावले कतिको सहयोग गर्यो वा गरेन भनेर लेख्न चाहिँ नभुल्नु होला है त तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो website W W W dot SSMK dot ओआरजीमा गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ गुन गुनगुनाउँछ गुनगुनाउँछ गुनगुनाउन देऊ तिम्रो त्यो सुरैमा झन् झन् रमाउँछ झन् रमाउन देऊ हरेको साथी हामीले कार्यक्रमको बिचमा दिएको मध्ये तपाईँलाई जुन ठेगाना सजिलो लाग्छ त्यही ठेगाना मार्फत कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरू होला र हामीसँग सधैँ साथमा रहिरहनु होला भन्दै कार्यक्रम साथीसँग मनका कुराको आठ सय पचपन्नौ भागबाट सम्पूर्ण टिम सविता अङ्किता रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्प गबल बालेको साथी मनोज र म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा पनि बिदा हुन्छु नमस्ते बाई बाई फेरि भेटौँला